ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वर्षे आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ दुई दिने मोदीको यो भ्रमण सत्र वर्षपछि भारतका प्रधानमन्त्रीले गर्न लागेको भ्रमण हो दुई हजार चौन्न सालमा भारतका तत्कालीन प्रधानमन्त्री आईके गुजरालले नेपालको भ्रमण गरे यता कुनै पनि भारतीय प्रधानमन्त्री नेपाल आएका थिएनन् नरेन्द्र मोदी महिना हुनुभएको हो प्रधानमन्त्री नियुक्ति लगत्तै छिमेकी देशको भ्रमणको दोस्रो देशमा उहाँले नेपाललाई छान्नुभयो मोदी हिन्दूवादी नेता भनेर चिनिनुहुन्छ यस हिसाबले उहाँ नेपालसँग छुट्टै सदा सहायता छ भनिन्छ यसैले पनि मोदीको नेपाल देश मानिएको छ नेपाल र भारत चाहिनो छिमेकीको त छ नै धार्मिक सांस्कृतिक र व्यापारिक पनि छ मोदीको भ्रमणताका भारतको एउटा ठूलो जलविद्युत परियोजना उपहारको रूपमा बताइन्छ अघिल्लो हप्ता नेपाल भारतका विदेश मन्त्री स्तरीय बैठकमा सीमाङ्कनका सवालमा पुनरावलोकन गर्न तत्काल काम थाल्ने सम्झौता पनि भएको छ यस हिसाबले भारत नेपालसँग रहेका विवादित मुद्दा सुल्झाउन सकेको अनुदान सहयोग गर्न तत् देखिन्छ यस्तो बेला नेपाल सरकारले चाहिँ मोदीको कुनै एजेण्डा तय गर्न सकेको छैन भनिन्छ भारतका प्रधानमन्त्रीसँग डिल गर्नका लागि नेपाल सरकारको रणनीति कस्तो हुनुपर्छ नेपालका लागि आशलाग्दो देखिएको मोदीको भ्रमण के गरे नेपालका लागि बढी फलदायी साबित होला आज हामी यिनै प्रश्नको सेरोफेरोमा नेपाल चौतारीमा छलफल गर्दैछौ सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा तपाईँ फोन गर्न सक्नुहुन्छ त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् तपाईँ हामीलाई फेसबुक र ट्विटरमा भेटाउन सक्नुहुन्छ कार्यक्रम त्यहाँ सुन्न पनि सक्नुहुन्छ हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ पूर्व परराष्ट्र मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी डाक्टर लोहनी नेपाल सत्रमा तपाईँलाई स्वागत छ धन्यवाद यो अहिले सत्र वर्षपछि नेपालमा भारतका उच्च स्तरीय राजनीतिक व्यक्ति भनौँ र सरकारको त्यत्रो त्यो ढङ्गको उच्च स्तरीय व्यक्ति नेपालको भ्रमणमा आउनु लाग्नु भएको छ यो स्वाभाविक हो कि यसको केही यसले केही विशेष अर्थ राख्छ <clears throat> भारतमा नेपालका थुप्रै प्रधानमन्त्रीहरू भ्रमणमा गए थुप्रै राष्ट्रपति जानुभयो प्रधानमन्त्रीहरू जानुभयो तर भारतबाट एउटा भिजिटर इम्पोर्टेन्ट भिजिटर प्रधानमन्त्रीको तहमा कोही पनि आएको थिएन त्यसकारण नेपालमा उहाँको भ्रमण चाहिँ महत्वपूर्ण हो र एउटा नयाँ सरकारको प्रधानमन्त्रीको हैसियतमा बहुमत प्राप्त सरकार र राजनीतिक रूपमा सशक्त सरकारको प्रधानमन्त्रीको रूपमा उहाँ नेपालको लागि खुसीको कुरो हो र हामी नेपालीहरू यसै पनि पाहुनालाई स्वागत गर्न भनेपछि हाम्रो एउटा रेकर्ड नै छ भन्नुहोस् न पाहुनाप्रति हामी सधैँ उधारै हुन्छौँ त्यसैले उहाँ आउनुभएकोमा उहाँलाई स्वागत गरेर सम्मान गरेर गर्नु हाम्रो हाम्रो लागि अहिलेको जिम्मेवारी पनि हो अब तपाईँले भनिहाल्नुभयो नेपालका लगभग पछिल्लो समयका कुनै पनि प्रधानमन्त्री भारत भ्रमणको लागि चुकेका छैनन् नभए राष्ट्रपति पनि चुक्नु भएन भनेपछि हामी यति धेरै पाहुना र सत्कार गर्ने देश तर हामी यत्रो समयसम्म पाहुना हुन र तर पाहुना बोलाउन सकेनौँ किन भयो होला त्यो होइन कतिपय कारण त तपाईँको अब जनयुद्धकै टाइम थियो माओवादीको युद्धको टाइम थियो अनि हाम्रो राजनैतिक स्थिति वास्तवमा स्थिर थिएन असन्तुलित थियो यो परिवेशमा सायद त्यही कारणले नभएको हुनसक्छ तर अब <clears throat> एक किसिमले हेर्ने हो भने नेपालमा पनि दुई तिहाई बहुमत कमान्ड गर्न सक्ने सरकार छ होइन नेपाली काङ्ग्रेस र एमालेको उहाँहरूको भित्र आपसी केही वाद विवाद होला तर यथार्थमा त दुई तिहाई बहुमत त छ संसदमा र अब भारतमा पनि त्यतिकै सशक्त दलको एउटा प्रधानमन्त्री हुनुहुन्छ त्यसैले मलाई लाग्छ घटनाक्रम र भारतमा आएको नयाँ नेतृत्वको छिमेकीहरूलाई प्राथमिकता दिनु जुन शैली छ नि त्यो अभि त्यसको अभिव्यक्तिको रूपमा पनि उहाँको भ्रमण चाहिँ भएको जस्तो मलाई लाग्छ अब तपाईँले नेपालमा द्वन्द चलिरहेको थियो परिस्थिति त्यो ढङ्गको सहज थिएन भन्ने एउटा कारण हुनसक्छ भन्नुभयो भारतको इच्छा कति थियो होला यो बीचमा नेपालमा भ्रमण गर्ने नेपालसँग चाहिँ अहिले रहेको सम्बन्धलाई राम्रो बनाउने त्यो खालको इच्छा नरेन्द्र मोदीभन्दा अगाडिका सरकार नरेन्द्र मोदीभन्दा अगाडि पनि जो मनमोहनजी हुनुहुन्थ्यो उहाँले पनि भारत नेपालप्रति सद्भाव व्यक्त गर्नुभएको हो र आउने नेपाल आउने इच्छा पनि प्रकट गर्नुभएको हो तर विभिन्न कारणवश त्यो के कारण पर्यो उहाँहरूको हामीले त के जान्नु र अघि तर सायद नेपालको स्थिरताको परिवेश र उनीहरूकै देशको पनि उनीहरूकै आफ्नो देशमा पनि जुन किसिमको काङ्ग्रेस गभर्मेन्टको सङ्कटमै थियो भन्नुहोस् न विभिन्न काण्डहरू विभिन्न कारणले गर्दाखेरि जुन संकट थियो त्यो परिवेशमा उनीहरूले आउन नसकेको होला अब अहिले परिस्थिति बदलिएको छ नेतृत्व पनि बदलिएको छ नेतृत्वको शैली पनि बदलिएको छ र छिमेकी राष्ट्रहरूप्रति हेर्ने दृष्टिकोण पनि अहिलेको सरकारको बदलिएको छ त्यसकारण यो सबै परिवेशमा नरेन्द्र मोदीको भ्रमण चाहिँ लाई त्यो रूपमा हामीले हेर्नुपर्छ अब नरेन्द्र मोदीको भ्रमणका लागि अहिले जुन तयारीका कुराहरू चलिरहेका छन् जुन ढङ्गले तयार हुनु पर्थ्यो त्यो ढङ्गले तयार भएनौ कि भनेर आवाजहरू उठिरहेको छ तपाईँले परराष्ट्र मामिला बुझ्नुभएको छ तपाईँ अर्थ सम्बन्धी राम्रो जानकार हुनुहुन्छ हाम्रो देशको अहिलेको ठुलो इच्छा भनेको त समृद्ध हुने इच्छा हो हामी भारत र चीनको बीचमा छौं जुन विश्वकै समृद्ध हुने छिटो समृद्ध हुने देशहरूमा पर्छन् त्यो हिसाबले तपाईँले अहिलेको तयारीलाई कसरी मूल्याङ्कन गर्नुभएको छ अब नरेन्द्र मोदीको जीको भ्रमणबाट नेपालले एक्सपेक्ट गरे के हो तपाईँको लक्ष्य के हो त्यसको परिवेशमा मात्रै तपाईँको तयारी ठिक अथवा बेठिक राम्रो अथवा नराम्रो भनेर भन्न सकिन्छ मैले हेर्दाखेरि नरेन्द्र मोदीजीको भ्रमणलाई नेपालले चाहिँ टोपी थापेर माग्ने एउटा पाहुना आउनुभएको छ ल मलाई चाहिँ यो दिनुहोस् यो दिनुहोस् यो दिनुहोस् भनेर त्यो माग्ने दृष्टिकोणले नेपालले हेर्नु हुँदैन नेपालको लागि एउटा मित्र राष्ट्रको ठूलो देशको एउटा उदयमान शक्तिको भोलि गएर विश्व शक्ति हुने सम्भावना भएको देश र हाम्रो छिमेकी त्यसको प्रधानमन्त्री आउँदै हुनुहुन्छ त्यसैले उहाँसितको सम्बन्ध यहाँको राजनीतिक तहमा उहाँसितको सम्बन्धलाई बलियो बनाएर लैजानु आपसी विश्वासको वातावरण बनाएर लैजानु वान टू वान कुरा गरेर वातावरणलाई हामी दुईटा देशको बीचको आपसी विश्वासको वातावरण र सद्भावलाई बढाएर लैजानु सबभन्दा ठूलो लक्ष्य त्यही हुनुपर्छ मैले देख्दाखेरि अहिलेको पहिलो किन एउटै भ्रमणबाट धेरै कुराहरू तपाईँले आशा पनि गर्नु हुँदैन यो गुडविल भ्रमण नेपालप्रति सद्भावना र नेपालप्रति उहाँको सहयोग गर्ने मनस्थितिको अभिव्यक्तिको रूपमा यसलाई नेपालले लिनुपर्छ र धेरै चाहिँ आशा गर्नु धेरै यो माग्ने ऊ माग्ने इत्यादि कुरामा चाहिँ नेपाल जानु हुँदैन नम्बर एक नम्बर दुई अब नेपाल सरकारले वास्तवमा यो भ्रमणलाई कुन रूपमा लिएको छ भन्ने पनि नेपाल सरकारले अहिलेसम्म परिभाषित गर्न सकेको छैन मैले देखेको मैले देख्दाखेरि त यसलाई गुडविल र सद्भावना भ्रमणको रूपमा नै मुख्यतया त्यो रूपमा लिनुपर्छ र नेपालका राजनेताहरूले भारतका नेताहरूसितको सम्बन्ध आपसी सम्बन्धलाई राजनीतिक स्तरमा बलियो पार्ने एउटा मौकाको रूपमा लिनुपर्छ किनभने अहिलेसम्म नेपालमा एउटा गुनासो के छ भनेदेखि नेपालका नेताहरूले भारतीय राजनेताहरूसँगको सम्बन्ध भन्दा पनि भारतीय नोकरशाही र खुफिया एजेन्सीहरूलाई नै प्राथमिकता दिएको र तिनीहरूको प्रभावमा चल्ने गरेको भन्ने जुन किसिमको एउटा धारणा छ त्यो कति सत्य हो कति असत्य हो सबको आफ्नो आफ्नो विश्लेषण होला त्यो धारणा तर नेपालमा भन्छ नि हावा नाइकेन त पात हल्लिँदैन भनेर त्यो धारणाभन्दा भन्दा त्यो धारणालाई अब निमिट्यान्न पार्नको लागि के भने राजनीतिक तहमा नै हाम्रो सम्बन्ध विकसित गरेर नेपालका कुनै समस्याहरू छन् नेपाललाई कुनै कुराको चाहिँ आवश्यकता अथवा कुनै कुराको व्यवधान छ भनेदेखि राजनीतिक तहमा वान टू वान कुरा गर्ने स्थितिमा नेपालले भारतसितको सम्बन्धलाई अब पुर्याउनु चाहिँ यो मौका हो अहिले दुईटा दुईवटा कुरा भन्नुभयो एउटा चाहिँ हाम्रो अहिलेको नेपाल र भारत बीचको सम्बन्धको मियो जुन त्यहाँका कुनै सरकारी कर्मचारी उपसचिव लेभलका सेक्सन अफिसर लेभलका कर्मचारीहरूबाट जुन तय गर्नुपर्ने हाम्रो बाध्यता त्योभन्दा बाहिर निस्किने र एउटा राजनीतिक तहमा नेपाल र भारतबीचको सम्बन्ध चाहिँ लैजाने एउटा मौका हो भनेर भन्नुभयो अर्को यसलाई सद्भाव भ्रमणका रूपमा चाहिँ बढी लिनुपर्छ भन्नुभयो यो सद्भाव भ्रमणका रूपमा लिने भनेको के हो के गर्दाखेरि यो चाहिँ सद्भाव भ्रमणका रूपमा जान्छ सद्भाव भ्रमणको रूपमा लिने भन्दाखेरि मूलतया तपाईँको चाहिँ के भनेदेखि भारतको राष्ट्रिय स्वार्थका विपरीत का कामहरू नेपालबाट हुँदैनन् त्यो आश्वस्त गराउनुपर्छ हामीले र भारत र नेपालका नेपालको लागि चाहिँ हुन सक्ने सहयोगका सम्भावनाका क्षेत्रहरू त्यसको बारेमा हाम्रा केही कुराहरू छन् भने उहाँहरूलाई बताउनुपर्छ उहाँहरूकै केही कुराहरू छन् भने हामीलाई सुन्नुपर्छ र त्यसपछि अब भविष्यमा कसरी जाने भन्ने बारे एउटा एउटा व्यापक एउटा चाहिँ पोलिसी चिन्तन विकसित गरेर अनि त्यो अनुसार योजना त्यो अनुसार काम अगाडि बढाउनको लागि आफ्ना आफ्ना देशका संयन्त्रहरूलाई निर्देशन दिने स्थिति हामीले सिर्जना गर्नुपर्छ सद्भाव भ्रमण भनेको वास्तवमा एक त एउटा व्यक्तिगत रूपमा पनि तपाईँ प्रधानमन्त्री नेपालको प्रधानमन्त्री यहाँका मन्त्रीहरूसित भेटेर ए नेपालीहरूको इच्छा यो रहेछ यस्तो रहेछ भनेर उहाँले हाम्रा इच्छा र आकांक्षा बुझ्ने हामीले भारतका कतिपय कुराहरू नेपालसित गुनासो पनि होला अथवा कतिपय कुराहरूमा नेपाललाई भन्नुपर्ने कुराहरू त्यो कुरा बुझ्ने त्यो बुझेर अब भविष्यमा हामी चाहिँ कसरी यी कुराहरूलाई समाधान गर्नको लागि हाम्रा दुई देश बीचका रहेका सम्भावनाहरूलाई दुवै देशको फाइदाको लागि कसरी बनाउने भनेर भन्नको लागि चाहिँ एउटा वातावरण खडा गर्ने त्यही नै हो यो तपाईँ अहिले भनेको सुन्ने सुनाउने बुझ्ने बुझाउने तहको भ्रमणका रूपमा यसलाई लिने भन्नु भन्नुभयो नेपालमा त्यो चाहिँ त्यसले त्यति ठुलो रिजल्ट नदिएको पनि अवस्था हो नि जस्तो हामीले दुई हजार न तपाईँको उन्नाइस सय नब्बेभन्दा पछाडि भएका केही भ्रमणहरूमा बुझ्ने बुझाउने नेपालका केही संयन्त्रहरू बनाउने कमिसनहरू गठन गर्ने त्यसका मिटिङ बैठकहरू गरेर नयाँ कुरा टुङ्ग्याउने भनेर बनेका संयन्त्रहरूको बैठक एक दशकसम्म चल्दैन दोहोऱ्याएर बैठक पनि हुँदैन त्यो कुरो तपाईँले ठिकै हो तर तपाईँले जुन शब्द आउनु भन्नुभयो नि मलाई मन पर्यो सुन्ने सुनाउने बुझ्ने बुझाउने वास्तवमा कुरो यही नै हो किनभने जब तपाईँले अर्काको कुरा नसुनिकन उसको समस्या बुझ्नुहुन्न र आफ्नो कुरा नसुनाइकन तपाईँले उसलाई आफ्नो समस्या बुझाउन सक्नुहुन्न पहिले त अब हामी कसरी जानु भन्नुको लागि त तपाईँको समस्या मैले बुझ्नु पर्यो मेरो समस्या तपाईँले बुझ्नु पर्यो सुन्ने सुनाउने बुझ्ने बुझाउने यही नै हो यो गर्ने यो गरिसकेपछि अब यसलाई फलोअप कसरी गर्ने भन्ने कुरामा त्यसको जिम्मेवारी चाहिँ दुइटै देशमा हुन्छ नेपालमा पनि हुन्छ भारतमा पनि हुन्छ त्यसलाई चाहिँ सुन्ने र सुनाउने बुझ्ने बुझाउने मात्रै गरेर टुङ्गाइदियो भने त केही पनि काम लागेन कतिपय कुराहरू मैले त्यस्तै भएको छन् ल यसो यसो गर्छौँ भनेर एउटा जनरल प्रिन्सिपल्सको रूपमा सिद्धान्तको रूपमा चाहिँ परिभाषित भयो तर त्यसलाई व्यावहारिक रूपमा लागू गर्ने कुरामा अनि गएर हामी फड्किन्छौँ अघि भनेपछि अब सुन्ने सुनाउने र बुझ्ने र बुझाउने काम सकिसकेपछि अब लागू गर्ने कुरामा पनि भोलि गएर नोकरसाहीको तहमा त्यो अड्क्यो भनेर भनेदेखि त्यो बेलामा सुन्ने र सुनाउने बुझ्ने र बुझाउने गर्ने जुन राजनीतिक तहको नेतृत्व हो त्यसले फेरि आफ्नो सम्वाद गरेर त्यो नोकरसाहीमा अड्केकोलाई अगाडि बढाउनको लागि त्यसले भूमिका खेल्नुपर्छ हामीसँगै श्रोताहरू सम्पर्क हुनुहुन्छ म उहाँहरूसँग एकछिन कुरा गर्छु मुक्तिनाथ वास्तुवाला हुनुहुन्छ सोलोखुम्बुबाट हुनुहुन्छ मुक्तिनाथजी नमस्कार नमस्ते हजुर नेपाल सरकारमा स्वागत छ मुक्तिनाथजी तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ त यो भारतका प्रधानमन्त्री चाहिँ नरेन्द्र मोदी आगामी अठार गते नेपाल आउँदै हुनुहुन्छ नि हजुर यस कुरामा चाहिँ नेपालका राजनीतिक राजनीतिक दलहरूले के के विषयमा योजना आफ्नो योजना उठाएर छलफल गर्दैछन् हस् तपाईँ मुक्तिनाथ पास्तोला सोलोखुम्बुबाट के के के के विषयमा कुरो हुँदैछ त अन्तिम अवस्थामा पुगिसक्यो भने उहाँको कुरा छ कृष्ण कार्की हुन्छ सरलाईबाट हुनुहुन्छ कृष्णजी नमस्कार हजुर नमस्कार हजुर हजुर कृष्णजी हजुर आजको अतिथिलाई पनि नमस्कार नमस्कार हजुर आज म सरलाई हरिणबाट कृष्ण कार्य बोलिएको छु अब आज मेरो विषय चाहिँ के हो भनेदेखि अब आज अब नेपाल भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै हुनुहुन्छ यो हाम्रो नेपाललाई एउटा खुसीको अवसर पनि हो र अब हाम्रो सरकारले गर्नुपर्ने कुरा प्रमुख कुरा के हो भने भन्नुहुन्छ भनेदेखि अब उन्नाइस सय पचासका असमान सन्धिहरू खारिज गरी दुई देश बीचमा समान सन्धि कायम गर्नु पर्यो जस्तो अहिले तपाईँको अहिले अब सीमा तपाईँको खुल्ला सीमा छ अब यो सीमा मजबुत गर्नु पर्यो हाम्रो देशको सीमा कहाँ कति हो अब चाहिँ हाम्रो सीमा पक्कै त अब एघार फिट तेह्र फिट देवल राखेर हाम्रो सीमा चाहिँ मजबुत गर्नु पर्यो र जस्तो यहाँ अब अहिले हाम्रो यो पर्सा जिल्लामा तपाईँको थोरीमा तपाईँको एउटा एउटा एसएफसी एसएफसी आएर तपाईँको थर्किरहेको छ तपाईँको ज्याजित गरिरहेको छ नेपाली भूमिमा नेपाली घरमा आएर अब यस्तो हुनु भएन अब यसलाई अब जस्तो जलस्रोतको कुरो आयो अब यो पनि अब राष्ट्रिय हितमा तपाईँको गरिनु पर्यो र सम्पूर्ण कुराहरू अब चाहिँ तपाईँको राष्ट्रिय दुई बिचको हित हितमा चाहिँ गरियोस् भन्ने चाहिँ मेरो धारणा हो हस्त धन्यवाद कृष्ण कार्की सरलाईबाट हुनुहुन्थ्यो उहाँ कुरा उठाउँदै हुनुहुन्थ्यो असमान सन्धि उन्नाइस सय पचास उहाँलाई असमान लाग्यो त्यो सन्धि खारेज गर्नुपर्छ नयाँ सन्धिको आवश्यकता छ सीमा मजबुत बनाउनुपर्छ र सीमामा भएका चाहिँ ज्यादतिको अन्त्य हुनुपर्छ यो यो भ्रमणले त्यसको लागि बाटो खोल्नुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो हामीसँग विजय राणा हुनुहुन्छ बागलुङबाट हुनुहुन्छ विजय विजयजी नमस्कार नमस्कार परमस्थिति नमस्कार नमस्कार विशेष गरेर मैले के उठाउन चाहन्छु भने म बागलुङदेखि हो सर नरेन्द्र मोदी नेपालको भ्रमण क्षेत्रमा त्यो कुरा उठाइनु पर्दछ जस्तो लाग्छ र अर्को कुरा उन्नाइस सय पचासको जुन सुभोल्युसन थियो त्यसको बारेमा पनि नेपाल सरकारको तर्फबाट कार्यान्वयन हुने गरी त्यसलाई परिवर्तन हुने गरी आवाज उठाइन जरुरी छ जस्तो लाग्छ र नेपालमाथि भारतले जो पटक पटक राजनीतिक हस्तक्षेप गरेको भन्ने हामीले पटक पटक सुन्छौँ र हामीले इतिहासको पान्नाहरू पनि फर्काउने हामीले त्यो त्यसका बारेमा पनि स्ट्रङली रूपमा उठाउन आवश्यक छ जस्तो हामीलाई देखिन्छ र पछिल्लो समयमा जुन भारतका प्रधानमन्त्री नेपालमा आउने सवाललाई लिएर अनि मिडियाले जुन प्राथमिकता दिइरहेको छौँ र नेपाल सरकारले पनि जुन ढङ्गको प्राथमिकता दिएको छ त्यसलाई हामीले नराम्रो र अन्यथा त मान्न सकिँदैन तर जुन हामी नेपाली समाजको नेपाली राजनीतिको र नेपाल सरकारको जुन मगन्ती चिन्तन छ त्यसबाट हटेर केही अगाडि बढ्न जरुरी छ जसले नेपालको दीर्घकालीन फाइदाको लागि आवाज उठाओस् र मद्दत पुगोस् भन्ने धारणा छ प्रकाश चन्द्र लोनी ज्यू लगायत जुन अतिथिहरू हुन्छ हाम्रो नेपाल सरकारको तर्फदेखि जुन प्रतिनिधित्व गर्नुभएको छ उहाँहरूले चुडाङ्गो कुरा उठाउनु भयो नेपालको लागि राम्रो हुन्थ्यो हस् धन्यवाद विजयजी विजय राणा बागलुङबाट हुनुहुन्थ्यो म बाह्रबाट लिन्छु रमेश चन्द्र यादव हुनुहुन्छ रमेशजी नमस्कार हजुर नमस्कार अतिथिजीलाई पनि नमस्कार हस् धन्यवाद रमेशजी हजुर तपाईँको स्पष्ट वक्ता हुनुहुन्छ तपाईँको इन्टरभ्यू सुन्न मलाई मन पनि धेरै लाग्छ <laughs> धन्यवाद तर म एउटा कुरा वास्तवमा बुझ्न सक्दिनँ कि वास्तवमा नेपालका नेताहरूले इन्डियन नेताहरूसँग कुनै पनि वार्तामा बस्दा जे यथार्थ समस्या हो त्यो राख एक त राख्दैन अर्को कुरा जुन देशले आफ्नो प्रधानमन्त्री मन्त्री अथवा माथिले निकायको निर्देशनमा सीमा अतिक्रमण गर्छ जल जमिनमा आफ्नो आधिपत्य जमाउन खोज्दछ सुस्ता कालापानी महाकाली सन्धि सन् उन्नाइस सय पचासको सबै सन्धिहरू पुनरावलोकन गर्नु पर्यो कि खारेज नै गरी नेपाललाई यो जुन हेप्ने प्रवृत्ति छ त्यसलाई स्पष्ट तरिकाले राखेर कति समयमा हल हुन सक्छ कसरी हल हुन सक्छ त्यसको बारेमा स्पष्ट कुरा राखेर रा, त्यो समाधान हुने बाटो हेरिसकेपछि मात्रै नयाँ सम्झौताहरू पर्छ जस्तो लाग्छ कि लाग्दैन यहाँलाई वास्तवमा उहाँहरूले स्पष्ट कुरा राख्न सक्छ कि सक्दैन यो तपाईँको विचारमा कस्तो लाग्छ हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो रमेश चन्द्र यादव भाराबाट डाक्टर प्रकाश चन्द्र लोहनीज्यू मलाई कहिलेकाहीँ मलाई अचम्म लाग्छ नेपाल उन्नाइस वर्षदेखि लगातार नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमण गरिरहेका छन् त्यहाँ तपाईँको खाना खान र सुत्न मात्र नेपालका प्रधानमन्त्रीहरू गएका छैनन् उनीहरू हिजो पनि तपाईँको एउटा चाहिँ नेपालको महत्वपूर्ण व्यक्तिका रूपमा भारतको भ्रमण गरे केही एजेन्डाहरू हिजो पनि उनीहरूले लिएर गए होलान् हरेक प्रधानमन्त्रीले लिएर गए होलान् भनेपछि अहिले नरेन्द्र मोदी नेपाल आउँदाखेरिमा नेपालमा चाहिँ तयारी नै नभएको जस्तो अवस्था किन देखियो यो त नेपाल त उन्नाइस वर्षदेखि जतिचोटि नेपालले भ्रमण गरिरहेछ त्यो हिसाबले भन्ने हो नि त नेपाल एक हदसम्म परिपक्व तयार र धेरैचोटि माझिएको परिष्कृत तपाईँको एजेन्डा राखेर टेबलमा बस्न सक्ने अवस्थामा गइसक्नुपर्ने होइन र तपाईँले भने ठिक हो जै गइसक्नुपर्ने हो तर त्यो गएको छैन किनभने हाम्रो अधिकांश समय सत्तामा को आउने को जाने अनि कसलाई झार्ने कसलाई माथि उठाउने त्यसमै व्यतीत भएको छ र पार्टी पार्टी पार्टीहरूकै बीचमा पनि त्यस्तै सङ्घर्षले गर्दाखेरि सकारात्मक कुरा र राष्ट्रको लागि सकारात्मक सोचमा कम समय गएको छ म यो एक दुईवटा प्रश्नहरू राम्रो आएको छ अब मुक्तिनाथजीले के के कुरा हुँदैछ भन्नुभयो यो कुरा त वास्तवमा मुक्तिनाथजी हामीलाई पनि त्यति नेपाल सरकारले के गर्दैछ हामीलाई पनि त्यति थाहा छैन उहाँहरूले पिटिए सम्झौता गर्ने गर्ने भनेर धुन्दा पिटिए भनेको पावर ट्रेडिङ एग्रिमेन्ट व्यापार बिजुली व्यापारको बारे सम्झौता गर्ने भनेर त्यो सम्झौता गर्ने भनेर पनि कुरा उहाँहरूले गर्नुभएको छ तर त्यो त्यो सम्झौता वास्तवमा भन्नुहुन्छ भने उन्नाइस सय सन्तानब्बेमा छयानब्बेमा म परराष्ट्र मन्त्री हुँदा सम्झौता भइसकेको छु उन्नाइस सय छयानब्बे छयानब्बेमा सचिव शर्मा भइसकेका छ उन्नाइस सय सन्तानब्बेमा भारतसित बिजुलीको व्यापार गर्ने र यहाँबाट भारतमा बिजुली पठाउन पनि पाउने त्यहाँबाट हामी इम्पोर्ट गर्न पनि पाउने र त्यहाँ भारतीय मूल्य जे छ त्यो त्यहाँको बजार मूल्यमा निर्यात आयात गर्न पाउने भन्ने यो सिद्धान्त राखेर सम्झौता भइसकेको छ उन्नाइस सय सन्तानब्बेमा उन्नाइस सय छ्यानब्बेमा पनि सन्तानब्बेमा फेरि भयो त्यो बेलामा दुईटा भारतको विद्युत मन्त्री र नेपालको विद्युत मन्त्रीले सही गरेर भयो त्यसपछि तेह्र वर्षमा केही पनि कारवाही भएन त्यसपछि दुई हजार दस सालमा नेपालले फेरि एउटा नयाँ विद्युत सम्झौता गर्ने भनेर भारतमा पठाए तीन वर्षसम्म त्यसको भारतीय मित्रहरूबाट केही पनि खबर सबर केही आएन अनि अहिले चाहिँ मे एक तारिकमा भने अहिले तीन चार महिना अगाडि चाहिँ एउटा प्रस्ताव चाहिँ भारतबाट आयो त विद्युतको सम्झौता भन्ने गर्ने भन्ने त्यसमा छैन कि त्यसमा नेपालको जलस्रोतमा भारत र नेपालको चाहिँ पूर्ण सहयोग हुने शत प्रतिशत भारतीय लगानी हुने अथवा भारतीय कम्पनीले लगानी हुने खाल हुने भन्ने दफाहरू राखेर आएको छ त्यो सम्झौता आइसकेपछि एउटा के भने हामीले पठाएको तिमीहरूले दुई हजार दस सालमा पनि सम्झौता पठाएको थियौ नि भनेर पनि त्यसमा केही भनिएको छैन तर ठिक छ त्यो सम्झौता आइसकेपछि त्यसलाई जलस्रोत मन्त्रालयले त्यसलाई दुई महिनासम्म यो अति गोप्य भनेर चाहिँ कसैलाई पनि थाहा नदिएर राखिदियो हगि राखिदियो कसै चाहिँ छलफल पनि गरेन मैले परराष्ट्र मन्त्री महेन्द्र पाण्डेसित कुरा गर्दाखेरि उहाँले भन्नु मलाई थाहा छैन भनेर सिँचाइ मन्त्रीसित भन्दाखेरि उहाँले भन्नु मलाई थाहा छैन अब परराष्ट्रलाई थाहा नहुने सिँचाइलाई थाहा नहुने कसले थाहा हुने त अनि अनि अचानक तपाईँको चाहिँ सुषमा स्वराजी आउने सात दिन अगाडि चाहिँ यो सम्झौता गर्ने भन्ने कुरा आयो अनि सम्झौता गर्ने भनेपछि के हो त्यो सम्झौतामा के लेखेको छ भनेर के नेपाल सरकारले पनि थाहा नहुने नेपाल सरकारका विभिन्न अङ्गलाई पनि थाहा नहुने यो कस्तो तपाईँको नेपाल सरकारको काम कारवाही हो यो त साह्रै नै तपाईँको देब्रे हातले दाहिने हातले के गरिरहेको छ भनेर थाहा नपाउने दाहिने हातले देब्रे हातले के नगरिरहेको छ थाहा थाहा नपाउने हो भने सरकार कसरी चल्छ त्यही अब अहिले यो सम्झौतामा सात दिन अगाडि चाहिँ उहाँ आउने सात दिन अगाडि अनि सम्झौताको बारेमा चाहिँ आउन थाल्यो आवाज के हो यो भनेर हेर्न थाल्यो त्यसमा अहिले एकछिन अझै विस्तार भन्दैछ भन्दैछु मलाई त्यसकारण नेपालले के कुरा गर्दैछ भन्ने कुरा नेपाल सरकारले तयारी गरेकै छैन जसोमा भन्नुहुन्छ भनेदेखि एउटा निकम्बैपन देखिया छ हगि यसको बारेमा त अब अर्को कृष्ण कार्कीजीले सतराईबाट भन्नुभएको छ कतिपय विजयजीले पनि र रमेश यादवजीले पनि कुराहरू त्यही कुराहरू भन्नुभएको छ म तपाईँहरूको भनाइमा मेरो धेरै कुरामा सहमति छ किनभने उन्नाइस सय पचासको सन्धिको बारेमा भारतीय मित्रहरूले पनि भनेका छौँ तपाईँ यसलाई परिमा यसलाई के गर्न चाहनुहुन्छ भन्नुहोस् हामी तयार छौँ भनेर भनेका छन् उनीहरूले त्यो मानेमा चाहिँ खुलापन देखाएका छन् अहिले मलाई लाग्छ लेखेकै छ तपाईँको स्टेटमेन्टमै आएको छ त्यो संयुक्त वक्तव्यमा त्यसकारण नेपाल सरकारका सबै दलहरू जसले यो उन्नाइस सय पचासको सन्धिलाई एउटा राजनीतिक मुद्दाको रूपमा पनि उठाउनु भएको छ नेपाल सरकारका सबै नेपाली काङ्ग्रेस एमाले माओवादी वैद्य माओवादी लगायत अन्य दलहरू संसदमा रहेका दलहरूले अब हामीले उन्नाइस सय पचासको सन्धिको ठाउँमा अर्को कस्तो खालको नेपाल र भारत दुवैको मित्रतालाई पनि बलियो हुने हाम्रा दुवै देशको लागि हित हुने खालको कस्तो सन्धि भनेर अब त्यो तयार गर्ने ड्राफ्ट तयार गर्ने काम चाहिँ नेपाल सरकारको छ यसबारे यसबारे मलाई सम्झना छ परराष्ट्र मन्त्रालयले तपाईँको आजभन्दा चाहिँ पन्ध्र वर्ष अगाडि एउटा ड्राफ्ट तयार पनि गरिसकेको छ उहाँहरूमा आजभन्दा पन्ध्र वर्ष अगाडि त्यो बेलामा म म पनि परराष्ट्र मन्त्री थिएँ त्यसपछि म म पछि को आउनुभयो त्यही बेलामा तयार भइसकेको छ तयार भएर त्यो नो पेपर भनेर दिएको पनि छ भने मतलब यसमा हाम्रो कुनै प्रतिबद्धता छैन त छलफलको लागि भनेर त्यो गएको पनि छ मेरो नेपाल सरकारलाई के छ भने पार्टी सबैलाई चाहिँ त्यो ड्राफ्ट पनि हेर्नुहोस् र अब हामीले कसरी जाने भन्ने बारेमा एउटा राष्ट्रिय सहमति गरौँ यसको बारेमा केही छैन अब यो सीमा मजबुत गर भन्ने कुरामा पनि हेर्नुहोस् सीमा हाम्रो खुला सीमा छ त्यसका फाइदा नेपाललाई पनि छ भारतलाई पनि छ बेफाइदाहरू पनि छ त्यसकारण म परराष्ट्र मन्त्री भएको बेलामा मैले भन्नु पर्यो तपाईँले उठाइदिनु भयो कुरा कि इन्दर कुमार गुजराल त्यो बेला उहाँको परराष्ट्र मन्त्री हुनुहुन्थ्यो त्यो बेलामा हाम्रो एउटा सम्झौता भएको छ कि स्वतन्त्र नेपाल र भारतको सीमालाई खुला गर्ने कुरामा नागरिकहरूलाई आवत जावत गर्ने कुरामा बन्देज नगर्ने तर को आउँछ र को जाँदैछ भन्ने नियमन गर्नको लागि चाहिँ एउटा व्यवस्था गर्ने रेकर्ड त हुनु पर्यो नि को आउँदैछ कति नेपाली उता जाँदैछन् कति भारतीय यता आउँदैछन् त्यसको एउटा नियमन गर्नको लागि एउटा सिस्टम बनाउनु पर्ने र त्यसको लागि गृह सचिव दुइटै देशका गृह सचिवहरू बसेर एउटा मेकानिजम तयार गर्ने भनेको त्यो म भएको बेलामा सही भएको हो त्यसपछि म गइसकेपछि तीन चार पटक बैठक बस्यो त्यसपछि बैठकै बसेन त्यसकारण यो कुरामा भारतले पनि त्यो बेलामा तयार भएको छ है भारतीय मित्रहरू पनि तयार भएको छ है अब एसएसपीले थर्काएका छन् इत्यादि यो तल्लो तहको तलको तहको कुन कुरा छ यस्ता कुरा भयो भने नेपाल सरकार संवेदनशील हुनुपर्छ हामी सानो देश छौँ ए हामीलाई चाहिँ तपाईँले गरेको कुराले चाहिँ हामीलाई दुख्यो है हामीलाई चोट पर्यो भनेर नेपाल सरकारले रियाक्ट गर्नुपर्छ नेपाल सरकारले सम्बन्धित कुटनैतिक तहबाट आफ्ना कुराहरू भन्न गाह्रो मान्नु हुँदैन यो कुरामा चाहिँ नेपाल सरकारको अलिकति हिन्ताबोध भएको मैले देखिरहेको छु म तपाईँलाई उन्नाइस सय पचासको सन्धि अलिकति कोट्याउँछु त्यसपछि हामी अर्को विद्युत सम्बन्धी विषयमा जाउँला यो उन्नाइस सय पचासको सम्बन्धीलाई असमान सन्धि भनिन्छ होइन यसले चाहिँ नेपाललाई चाहिँ घाटा गर्छ यसले नेपाललाई चाहिँ डुबाएको छ दुखाएको छ भनेर भनिन्छ उन्नाइस सय पचासको सन्धि पुनरावलोकन गर्न भारत तयार छ भनेर भारतका ठूला नेताहरूले खुलेर बोल्नु भएको छ भनेपछि खासमा उन्नाइस सय पचासको सन्धिमा पुनरावलोकन हुनुपर्ने र त्यसमा चाहिँ के के कुराहरू छ हल हुनुपर्ने खास विषय के छ होइन उन्नाइस सय पचासको सन्धिमा तपाईँको कतिपय कुरा पोजिटिभ पनि छन् अघि पोजिटिभ भनेको जस्तो दुइटै देशका नेपालीहरू उता जान पनि पाउँछन् काम पनि गर्न पाउँछन् यता पनि आउँछन् र उन्नाइस सय पचासको सन्धिमा भनेका कतिपय कुराहरू चाहिँ प्रावधान न नेपालले लागू गरेका छन् न भारतले लागू गरेका छन् लागू पनि गरेका छैन त्यसकारण म त यो यो दफा र यो दफामा अहिले यसो भन्ने भन्दा तपाईँसित अहिले यो छलफल गर्ने भन्दा पनि अब उन्नाइस सय पचासको सन्धिको बारेमा भारतीयहरूले जब भनिसकेपछि राष्ट्रव्यापी रूपमा छलफल हुनु पर्यो पार्टीजहरूको बारेमा संसदमा छलफल हुनु पर्यो नेपाल सरकारले हाम्रो दृष्टिकोणमा यो सन्धिको खाका यो हुन्छ भनेर जिम्मेवारी लिएर बसेको नेपाल सरकार नेपाल सरकारले खाका लिएर आउनु आउनु पर्यो त्यसको बारेमा छलफल गरेर एउटा सहमति हुनु पर्यो प्रक्रिया त्यो हो त्यो प्रक्रियामा जाउँ अहिले यो ठिक र यो बेठिक भनेर अहिले तपाईँको दफा दफामा जानेमा तपाईँले यही विषयमा मलाई भन्नुभयो म त्यो सन्धिको दफै लिएर आउँथे हगि अहिले त्यसमा जाने भन्दा पनि यसको बारेमा अब संसदमा नेपाल सरकारले नम्बर एक नेपाल सरकारले हाम्रो दृष्टिकोणमा उन्नाइस सय पचासको सन्धिको विकल्पमा अर्को खाका यो हुन्छ भनेर नेपाल सरकारले ल्याउनु पर्यो संसदमा छलफल हुनु पर्यो नेपालका बुद्धिजीवी नेपालका नागरिक समाजमा छलफल हुनु पर्यो र एउटा सहमति आइसकेपछि त्यसलाई भारतीय पक्ष हाम्रो दृष्टिकोणमा यो हुन्छ भनेर नेपालले लैजानु पर्यो अहिले जुन तपाईँले एउटा सन्दर्भ जोड्नुभयो हामी त्यसमा त्यति धेरै गफ्त गर्दैनौँ तर जस्तो नेपाल नेपालीले गएर भारतमा निर्वाध खरिद बिक्री किनबेच जग्गा सहित किनबेच गर्न पाउने खालको व्यवस्था लगायत तपाईँको निर्वाध चाहिँ दुईटा देशबाट आवत गर्न सकिने खालका जे जस्ता व्यवस्थाहरू जुन सकारात्मक छन् भनेर त्यसमा भनियो केही विज्ञहरू भन्छन् उन्नाइस सय पचासको सन्धिको विकल्प भनेको या त त्यो कम्प्लिटली खारेज गर्नुपर्छ र नयाँ सन्धिमा जानुपर्छ यहाँ त तपाईँको त्यसलाई त्यत्तिकै राख्नुपर्छ त्यसमा पुनरावलोकन गर्ने भनेर त्यसका केही शब्दहरू मेटेर नयाँ शब्दहरू राख्ने चाहिँ गर्न सकिँदैन भनेर भनिन्छ यही कुरामा नि म तपाईँलाई यो गर्न सकिने नसकिने भन्दा पनि ल यो अहिले हामीले चाहिँ खारेज गरेर त्यो नराख्ने भयौँ मतलब सिमाना सिमानामा पासपोर्टै लाउने भयौँ त्यसको पक्ष र विपक्ष हेरौँ पक्ष र विपक्ष हेरौँ हगि अहिले मैले तपाईँको भारतमा खालि लेबरको मोबिलिटी छ लेबरको मोबिलिटी छ लेबरको तपाईँको नेपाली लेबर पनि त्यहाँ जान पाएको छ यहाँ काम पाएका छैनन् भनेर भनेदेखि अहिले मध्यपूर्वमा जान थाले पहिले उता त्यतैतिर जान्थे केही उताबाट पनि आउनेछ भने यसलाई यसलाई एउटा सीमासम्म नियमित गर्ने हो कि नियमित गर्न नेपालले चाहेको हो भने नियमित गर्दाखेरि नियमित गर्ने हो भने कसरी नियमित गर्ने यी सबै प्रक्रियाको बारेमा यी सबै कुराको बारेमा यसमा अहिले यसो भन्ने भन्दा पनि यसमा त छलफल हुनु पर्यो छलफल भन्नुको मतलब यही विषयमा तपाईँ बोलाउनुहोस् तयारी भएर आउनुपर्छ अफ ह्यान्ड कसैले बोल्नु हुँदैन किनभने यो देशको दीर्घकालीन असर पर्ने कुरामा जिम्मेवार व्यक्तिहरूले चाहिँ यसो र उसो भनेर तपाईँको चाहिँ जे पावी भन्नु पनि हुँदैन त्यसकारण यसको बारेमा नेपाल सरकारले पनि एउटा आफ्नो ड्राफ्ट बनाओस् अरू दलहरूसित पनि छलफल गरोस् राष्ट्रमा यसको बारेमा छलफल भएर एउटा सहमतिमा हामी पुगौँ हामीसँग दाङबाट दिनेश भण्डारी हुनुहुन्छ दिनेशजी नमस्कार दिनेशजी दिनेशजीको टेलिफोनमा केही समस्या आयो हामीसँग काभ्रे पलाञ्चोकबाट समीर खड्का हुनुहुन्छ समीरजी नमस्कार हजुर नमस्कार हजुर समीरजी भन्नुहोस् अतिथिजीलाई मेरो नमस्कार नमस्कार मेरो प्रश्न के छ भने आजसम्म स्पष्ट विदेश नीति बनेको छैन यो संसदले बनाउन संसदलाई बनाउनको लागि तपाईँको पहल हुन्छ कि हुँदैन अर्कोतर्फ जे जति नेपालमा सम्झौता भयो भारतसँग नेपालको सम्झौता भयो त्यो संसदबाट चाहिँ छलफल नगरिकन पास केही व्यक्तिको छलफलबाट चाहिँ त्यो सम्झौता गरियो त्यसले गर्दा चाहिँ आज चाहिँ नेपाल धेरै पछि परेको छ जस्तै जलविद्युतमा पनि हाम्रो चाहिँ अप्पर कर्णाली गण्डकी कोशी सम्झौता भयो यसले नेपाललाई घाटा गर्यो जुन चाहिँ एकदम ने, नेपालीलाई भार पर्ने त्यो चाहिँ नेपाली आफैले पर्छ स्वाभिमान हुन्छ भनेर चाहिँ पहल गर्ने गण्डकी बनाउनुपर्छ भनेर अनि अप्पर तामाकोसी बनाउनुपर्छ भनेर जुन सस्तो सस्तो छ त्यो चाहिँ सिधै नेपालको हित विपरीत चाहिँ सम्झौता गरिएको छ अहिले पनि ऊर्जा सम्झौता गरिँदैछ यो चाहिँ केही व्यक्तिको छलफलबाट यसलाई चाहिँ अबका दिनमा तपाईँको पार्टीले चाहिँ संसदमा चाहिँ आएर संसद मार्फत नै कुनै पनि राष्ट्र आपसी हितको सम्झौता गर्दा चाहिँ संसदबाटै पास गरेर मात्र सम्झौता गर्नुपर्छ भनेर पहल गर्नुहुन्छ कि हुँदैन हस् धन्यवाद समीर खड्का काभ्रेबाट हामीसँग अरू केही श्रोताहरू हुनुहुन्छ उहाँले उठाएको कुरामा आउँछु लोकेन्द्र कठायत हुनुहुन्छ दिपायलबाट लोकेन्द्रजी नमस्कार नमस्कार भाइ हजुर भन्नुहोस् लोकेन्द्रजी अनि मेरो प्रश्न छ होइन हजुर जस्तै हाम्रो हाम्रो नेपालको भनौँ न सुदूरपश्चिमको आउने ठाउँ भनेको नै बनबासा गड्डा चौकी हो हजुर त्यहाँ हेर्दाखेरि चाहिँ सीमामा जस्तै भारतीय आर्मीहरू होइन पुलिसहरूले त्यहाँबाट वास्तवमा भन्छ उहाँबाट भारतबाट आउँदा होइन नेपाल आर्मीले लिनुपर्छ नेपाल प्रहरीले भन्छ लिनुपर्छ तर हामी आउँदाखेरि चाहिँ इन्डियन आर्मी पुलिसहरूले त्यहाँबाट पैसा लिइरहेका हुन्छन् होइन एउटा सानो सामान छ झोला छ भने पनि हो ठिक छ खोल्नु उनको दायित्व हो एउटा त्यहाँभित्र हुने होइन सामानहरू खोल्नुपर्छ तर त्यो झोला देखे बापत ल एउटा एक ठाउँबाट पन्ध्र बिस रुपियाँ एउटा ठाउँबाट लिन्छ भने अरू ठाउँबाट होइन अर्को अरू नबाट बिस पचास रुपियाँ लिन्छ अरू नबाट डेढ सय डेढ सय रुपियाँ माग्छ भने यसरी होइन जन एउटा भनौँ न सुदूरपश्चिममा आउने एउटा मान्छेहरू भनौँ न एउटा काम गर्ने मजदुरहरूलाई त त्यसरी मागिरहँदा होइन पैसा लिने अरू हेर्नु सानो झोलाको त्यसरी लिन्छ अनि ठुलो ठुलो झोलाको त्यो हेरे हेरे अनुसार पैसा लिने गर्छ अनि अरू कुरा सिमानाको कुरा गर्दाखेरि हाम्रो बाजे बा मसँग एकचोटि म भारतमा गएको थिएँ इन्डिया इन्डियामा बाजेसँग कुरा बाजे भन्नुहुन्थ्यो यो नेपाल भारतको सिमाना बनबसा एउटा पुल छ त्यो पुलको बिचमा नेपाल भारतको सिमाना थियो अरे होइन सिमानामा झन्डा छुट्याएको अनि त्यो झन्डा चाहिँ भनेपछि भारत भारत पारी नेपालका आर्मी वारी थियो भन्नु भन्नुहुन्थ्यो भने आज त्यो ठिक्क उल्टा भएको छ नेपाल पुरै भारतका आर्मी पुलिसहरू वारी आइसक्नु भएको टेलिफोन पनि समस्या आयो तर उहाँले भनेको सीमा व्यवस्थित भएन सीमामा भारतका सुरक्षाकर्मीहरू पनि नेपालतिर बसेको देखियो र उनीहरूको व्यवहार त्यति राम्रो भएन भन्ने उहाँ कुरा गर्दै हुन्थ्यो बुटवलबाट राजु हरियाल हुनुहुन्छ राजुजी नमस्कार अनि अतिथिजी तपाईँ पक्कै पनि एउटा वक्ता स्पष्ट राष्ट्रिय प्रेमी स्वाभिमानी नेता भनेर चिनिनु भएको छ होइन अनि सँगै म यो अहिले जुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहाँ नेपालमा आउँदै हुनुहुन्छ यो विषयमा संक्षेपमा म तिनवटा प्रश्नहरू अति संक्षेपमा राख्न चाहन्छु कस्तो भने एउटा नेपाली प्रधानमन्त्री भारतीय प्रधानमन्त्री समकक्षी हुनुहुन्छ दुईजना एउटा एउटा देशको प्रधानमन्त्री हुनुहुन्छ नेपालकै प्रधानमन्त्री स्वयं एक महिनाको लागि चाहिँ उपचारको लागि कहाँ पुग्नुभयो कहाँ कहाँ गएर आउनुभयो त्यसको बारेमा जानुभयो आउनुभयो नेपाली जनताले थाहा पाए तर सबै अपडेट चाहिँ जानकारीहरू पाउन सकेनन् तर आज भारतीय प्रधानमन्त्री नेपालमा आउँदै हुनुहुन्छ यो अखबारका पानाहरूमा एक महिना अगाडिबाट यी सबै कुराहरू चाहिँ आइरहेको छ यो हाल बुझी किन र मेरो दोस्रो प्रश्न के हो भने सुगौली सन्धिको बारेमा जुन कुराहरू उठिराखेको छ साथै सुगौली सन्धि पुरानो तपाईँको कुरा साँच्चै उठ्छ कि उठ्दैन नरेन्द्र मोदीसँग त्यो यो कुरा उठ्छ कि उठ्दैन मलाई स्पष्ट रूपमा भन्दैन होला र तेस्रो प्रश्न मेरो के हो भने जसरी विभिन्न किसिमका साना मसिना कुराहरू सम्झौताको लागि विभिन्न किसिमका चाहिँ विकास निर्माणका कुराहरू चाहिँ लिइँदैछ यी धेरै कुराहरू मसिना कुराहरू धेरै राख्नुभन्दा पनि साँच्चै कार्यान्वयन हुने गरी विशेष गरिकन अहिलेको कन्टेक्स्टमा हाइड्रो पावरलाई विशेष महत्त्व दिएर यसलाई सम्झौतामा लैजान पहल गर्दा कस्तो हुन्छ र तपाईँको पार्टीले यसलाई कसरी बुझेको छ हजुरले कसरी बुझ्नु भएको छ कृपया प्रष्ट रूपमा बताइदिनु होला केही श्रोताहरूको विचार हामीले फेसबुकबाट नै मैले भन्नुपर्छ हाम्रोमा केही साथीहरूले लेख्नुहुन्छ जस्तो सरोज तिमिल सिन्हाजी भन्नुहुन्छ माथिल्लो कर्णाली भारतलाई दिनु त सिधै घातक भयो यस्तो काम गर्नु भएन भनेर लेख्नुहुन्छ प्रमोद हमालजी दुवैबाट लेख्नुहुन्छ तेइस वर्ष पहिले पनि यस्तै प्रकृतिको भ्रमण भएको थियो यसपटक अब बाँकी रहेको नदीनाला बेच्ने योजनामा छन् कि के हो सरकारका मान्छेहरू हामी देशमा फर्कन पाउने गरी फाइदा हुने खालको सम्झौता गरौं भनेर भन्नुहुन्छ विक्रम अधिकारीजी लेख्नुहुन्छ हामी अहिले पनि सूक्ष्म रूपमा भारतकैबाट भारतबाट नै शासित छौं जस्तो लाग्छ अब यतिका कुरा भइसकेपछि हामी भूटानी मोडलमा गयौँ भने सबभन्दा नराम्रो के हुन सक्छ ताकि हामी तयार रहिरहन सकौं भनेर भन्नुहुन्छ त्यसै गरी फेसबुकमा अन्दन खड्काजी भन्नुहुन्छ सत्र वर्षपछि हुन लागेको यो भ्रमण नेपाल र भारतको सम्बन्ध सुधार गर्ने नयाँ अवसर हो तर यस्ता खालको सम्झौता गर्दा नेपालले आफ्नो कुरा किन स्पष्टसँग राख्न सक्दैन मलाई यस्तो लाग्दछ कि नेपाली दलहरू मोदी भगवान हुन् र हामी स्पष्ट नभए पनि नेपाललाई स्वर्ग बनाइदिन्छन् कि भनेर सोचिरहेका छन् कि जस्तो लाग्छ भनेर भन्नुहुन्छ रामबहादुर महतराजी लेख्नुहुन्छ यसपालि पनि हतारमा अनेक सहमति गरेर फुर्सदमा सोचेर पछुताउने अवस्था त आउँदैन मैले समग्रमा उहाँहरूको विचार केही राखेँ तर डक्टर डाक्टर लोहनी जस्तो एउटा कुरा चाहिँ अहिले तपाईँले अघि भन्नुभयो नरेन्द्र मोदी त्यहाँको एउटा एकदमै महत्त्वपूर्ण के अरे अवस्थामा प्रधानमन्त्री हुनुभएको छ उहाँहरूको जुन तहको सिट उहाँहरू ल्याउनुभयो एउटा बलियो प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी भारतमा आउनुभयो र नेपालमा सुशील कोइराला पनि लगभग दुई तिहाई चाहिँ बहुमत बोकेको एउटा प्रधानमन्त्री यो दुई तिहाई बसेको बेलामा चाहिँ यस्तो सम्झौता गर्नु हुँदैन त्यस्तो सम्झौता गर्नु हुँदैन अथवा कुनै पनि महत्वपूर्ण खालका सम्झौताहरू गर्नु हुँदैन यसले चाहिँ दुर्गामी असर पार्ने खालका सम्झौताहरू गर्नु हुँदैन भन्ने भन्नु यो कतिको तार्किक कुरा हो कि हामी अवसरलाई छोड्दैछौँ कि हामी कसरी लिने यसलाई होइन अवसरलाई छोड्ने भनेको होइन एउटा कुरो त के भने नेपालमा नरेन्द्र मोदी आउनुहोस् अथवा चाइनाको चाहिँ अहिलेको भन्नुहोस् न उहाँको हेड अफ स्टेट आउनुहोस् दुइटै देशका जो आए पनि नेपालको लागि त्यो महत्त्वपूर्ण महत्त्वपूर्ण घटना हो त्यस कारण त्यो घटनामा मात्रै हामीले त्यसलाई लिनुपर्छ हामी एउटा साभरिन सभरिन राष्ट्र हौँ स्वतन्त्र राष्ट्र हौँ त्यो कुरालाई सधैँ मध्यनजर राखेर रा, हामीले कुरा गर्नुपर्छ एउटा कुरा थियो अघि अब जो साथीहरूले अघि थुप्रै कुराहरू भनेर भन्नु उहाँहरूको चिन्ताको बारेमा जस्तो एक दुईवटा कुराहरू भन्नु छ मलाई जस्तो भारतीय पुलिसले ज्यादती गर्यो सीमामा इत्यादि कुरा गर्यो भन्ने कुरामा यस्ता कुरामा नेपाल सरकार संवेदनशील हुनुपर्छ घटना भइसकेपछि केही भयो भनेदेखि आखिर डिप्लोमेसी भनेकै त्यही हो त्यसको बारे त्यसलाई अतिरञ्जित गर्ने कुरो पनि होइन तलको तहबाट कुनै तपाईँको नचाहिने काम भयो भने त्यसलाई डिप्लोमेटिक तहबाट यस्तो नहोस् भनेर चाहिँ हाम्रो तर्फबाट चाहिँ पहल गर्नुपर्छ त्यो पहल जति गरिनु पर्थ्यो मलाई लाग्छ त्यो नेपालको तर्फबाट भएको छैन र त्यसो पहल गर्दाखेरि त्यसको अनर्थ लाग्ने हो कि भन्ने नेपालका केही मान्छेहरूलाई चाहिँ हिंता बोध्छ त्यो त्यसबाट चाहिँ नेपाल मुक्त हुनुपर्छ आफ्नो जनतालाई आफ्नो राष्ट्रको जनतालाई कहीँ पीर मर्का परेको छ भनेदेखि अरू कारणले गर्दाखेरि ए तपाईँहरू कारणले गर्दाखेरि हामीलाई यस्तो भयो हेरिदिनु पर्यो भनेर भन्नु पनि पर्यो र त हामीले भने चाहिँ मात्र जनतालाई सुनाउनु पनि पर्छ त्यो कुरालाई अघि त्यसमा केही कुरो छैन अब यो यो माथिल्लो कर्णाली इत्यादि कुरामा माथिल्लो कर्णालीको बारेमा तपाईँले जुन कुराहरू उठाउनु उठाउनुभयो अस्ति हिजै छाडियो हिजो नै हो होइन अस्ति अस्तिको दिन यसको बारेमा हाम्रो त्यहाँ छलफल पनि भएको थियो इन्भेस्टमेन्ट बोर्डमा राखेर र विभिन्न प्रश्नहरू त्यहाँ विभिन्न दलहरूले उठाएका पनि थिए हामीले जलस्रोतमा सहयोग गर्नुपर्छ भारतसित जलस्रोतमा हामी मिलेर काम गर्नुपर्छ तर नेपालको हित र नेपालको हितलाई सर्वोपरि राखेर हामीले काम गर्नुपर्छ त्यही कुरालाई लिएर हामीले कतिपय प्रश्नहरू उठाएको छन् त्यहाँ माथिल्लो कर्णालीको बारेमा र यो पहिलेको जस्तो उन्नाइस सय पचासको जस्तो फेरि त्यो स्थिति नदोरियोस् जसले गर्दाखेरि हाम्रो दुई देशको बीचको जलस्रोतको उपयोगमा चाहिँ वातावरणै बिग्रियो अब उनीहरूले चाहिँ दुइटैलाई फाइदा हुने किसिमबाट जानु पर्यो है हामीलाई पनि फाइदा उहाँलाई मात्रै फाइदा हुन हामीलाई पनि हाम्रो जनतालाई हामीले भन्न सक्नु पऱ्यो कि यो यो कारणले यति हामीले धेरै फाइदा भएको छ भनेर हामीले भन्न सक्ने स्थितिमा जानुपर्छ त्यसकारण भनेर हामीले थुप्रै प्रश्नहरू उहाँलाई उठाएका थियौँ त्यो छलफलै भइराखेको छ अहिले वास्तवमा यो उन्नाइस सय पचासको सन्धिको कुरा टुङ्गाइदिइहालौँ किन धेरै श्रोता त्यसमा मैले सोध्न खोजेको एकजना श्रोताले भन्नु भने यो कुरो टेबलमा कतिको उठ्छ भनेर यो हरेक पल्ट भ्रमण हुँदा यो कुरो पहिलो प्राथमिकता भनेर गएका प्रधानमन्त्रीहरू फर्केर हुँदाखेरि केही पनि नहुने उन्नाइस सय पचासको सन्धिको बारेमा अब चाहिँ बल खेल्दाखेरि टेनिस खेल्दाखेरि नि टेनिसको बल उहाँहरूले हाने हानेर नेपालको कोर्टमा पठाइदिएको छ अहिले भारतले अब भारतको कोर्टमा छैन अहिले उहाँहरूले के भन्नुभएको छ भनेदेखि ल उन्नाइस सय पचासको सन्धिको बारेमा हामी जे गर्न पनि तयार छौँ तपाईँ आफ्नो दृष्टिकोण लिएर आउनु भन्नुभएको छ भने दृष्टिकोण लिएर जाने काम कसको हामी एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको हैसियतले भारतसितको सम्बन्धलाई हामी कुन रूपमा परिभाषित त्यो स्वतन्त्रता र सार्वभौमिकतालाई मध्यनजर र प्राथमिकतामा राखेर कुन रूपमा परिभाषित गर्छौँ भन्ने कुरालाई अब त्यो निर्णय गर्ने अब त्यसमा चाहिँ एउटा आफ्नो पोजिसन बनाउने काम त नेपालको हो नि त अब सरकारले सकेसम्म शनिबार अथवा नभए आइतबारसम्म त हामी यो विषय राख्छौँ भनेर कुरा गर्लान् त्यसपछि यसमा छलफल गर्नुपर्ने भयो अब अलिकति विद्युतमा कुरा गरौँ विद्युतको हिसाबले म एउटा कुरा बेला बेलामा अन्ड्यौला पर्छु विद्युतमा भारत नेपालको लागि चाहिँ एउटा दाता हो कि भारत नेपालसँग विद्युतका विषयमा दुईटालाई परस्पर फाइदा हुने व्यापार गर्न खोज्दै दाता होइन दाता दाता हामी कसैबाट निगाह छ नेपालको सबभन्दा ठूलो स्रोत भनेकै विद्युत हो जलविद्युत हो र जलविद्युत भनेर भन्दाखेरि तपाईँले जल स्रोत भन्छु म जल स्रोत भन्दाखेरि एउटा फ्याक्ट्री जस्तै हो फ्याक्ट्रीमा के हुन्छ चार पाँचवटा उत्पादन हुनसक्छ भन्नुहोस् न एउटा फ्याक्ट्रीले एउटै मात्र उत्पादन हेर्नु हुँदैन जल स्रोत भन्दाखेरि बिजुली पनि हो बाढी नियन्त्रण पनि हो ठुलो तपाईँ ड्याम प्रोजेक्ट बनाउनु त्यसले के गर्छ बाढी नियन्त्रण गर्छ अनि त्यो ठूलो ड्याम प्रोजेक्ट बनाउनु त्यसले के गर्छ हिउँदको समय अमृतको जस्तो पानी चाहिँ तपाईँले हिउँदमा सिँचाइलाई दिन्छ बिजुली पनि हो भाडी नियन्त्रण पनि हो सिँचाइ पनि हो र नेपाल भूपरिवेष्टित भएको हुनाले नेपालको भाग्यलाई परिवर्तन गर्ने किसिमबाट जल यातायातको लागि सम्भावना पनि हाम्रो खोलाबाट चाहिँ हामीले त्यो त्यो त्यो जलस्रोतमा आउँछ यी चारवटै दृष्टिकोणलाई मध्यनजर राखेर नेपालले भारतसित कुरा गर्नुपर्छ एउटा मात्रै दृष्टिकोणले कुरा गर्ने होइन हगि हामीले निरन्तर रूपमा हामीले चाहिँ के भनिरहेको छ भने यो चारवटै दृष्टिकोणले तपाईँले कुरा गर्नुहोस् हो विद्युत व्यापार एउटा निश्चित रूपमा हो तर विद्युत व्यापारले के भने नेपालको आवश्यकता पूर्ति गर्न हामी विदेशी लगानी त हामी भनिरहेका छौँ नि भारतबाट आओस् चिनबाट आओस् अमेरिकाबाट आओस् नेपालको विद्युतमा लगानी होस् विद्युतमा लगानी भइसकेपछि नेपालको आवश्यकता पूर्ति गरेर यदि बाँकी रह्यो भने त्यसको निकासी गर्नको लागि त्यसलाई एक्सपोर्ट गर्नको लागि भारतीय बजार खुला होस् भारतलाई पनि चाहिएको छ र नेपालले बजार भाव पाओस् भारतीय बजारमा जे बजार भाव पाउँछ त्यो बजार भाव पाओस् तर मैले अहिलेसम्म देख्दाखेरि के भने नेपाल यदि एउटा मध्य विकसित देश middle level developed country Nepal हुने हो भने हेर्नुहोस् अहिले ओइसिडी हो विकसित देशहरूको ओइसिडीको देशहरूको भन्छन् तिनीहरू त्यहाँ प्रति व्यक्ति युनिट दस हजार युनिट चाहिँ प्रति व्यक्ति खपत छ नेपालमा सय युनिट खपत छ यदि नेपाल मध्य मिडल इन्कम कन्ट्री एउटा मध्य विकसित देशको रूपमा अर्को पच्चिस वर्षमा नेपाल पुग्ने हो भने नेपाललाई पचास हजार मेगावाट बिजुली चाहिन्छ पचास हजार मेगावाट बिजुलीको इन्स्टलेसन गर्नुपर्छ यहाँ भने हुनाले मैले देख्दाखेरि यो विद्युत निर्यात गरेर नेपाल धनी हुने भन्ने यो बेकारो कल्पना हो यो विद्युत नेपाल त सानो देश छैन नि तीन करोडको देश त हामी चौवालिसौं संसारमा दुई सय देशहरू मध्येमा चौवालिसौं ठूलो देश हौ त्यसकारण नेपालको कृषिलाई नेपालको उद्योगलाई नेपालको सेवा क्षेत्रलाई त्यो विद्युत उत्पादन गरेर यी क्षेत्रहरूलाई बढावा दिनु पर्यो जसले गर्दाखेरि अनि यहाँको नेपालीहरूलाई चाहिँ मध्यपूर्वमा जान नपरोस् यिनै काम होस् अब तपाईँले भनेको <clears throat> कुरामै आधार बनाउने हो भने अब हामी किन यो विद्युत निर्यातको गफ गरिरहेका छौँ त त्यसैले यहाँ धेरै धेरै मान्छेहरूले जो विद्युत निर्यातका गफ गर्छन् नि मलाई त्यो चित्त बुझेको छैन किनभने नेपाललाई अहिले पनि हेर्नुहोस् नेपाललाई अहिले पनि काठमाडौँमा काठमाडौँमा सुन्नुहोस् काठमाडौँमा अहिले भात पकाउने जति सबै के हुन्छ त ग्यासबाट हुन्छ त्यसलाई तपाईँले रिप्लेस मात्रै गर्ने हो भने पनि सात सय मेगावटा अर्को थप चाहिन्छ वीरगंज तपाईँको चाहिँ विराटनगर नेपालगञ्ज र भैरवाको जुन इन्डस्ट्रियल करिडर छ त्यो इन्डस्ट्रियल करिडरमा तपाईँ विद्युत मतलब तिमीलाई चाहे जति विद्युत दिन्छु भन्नु भने अर्को छ सात सय मेगावाट अहिले तुरन्त चाहिन्छ अब यो कुरो सुन्दाखेरि कहिलेकाहीँ अलिकति चित्त नबुझ्ने कुरा हामी जम्मा सात सय मेगावाट विद्युत उत्पादन गर्ने हामी पचास हजार मेगावाट खपत गर्छौँ भन्ने कसरी मैले मैले पचास हजार मेगावाट खपत अहिले भने होइन पच्चिस वर्ष तिस वर्षमा यदि जाने एनर्जीको एउटा रेसियो छ प्रति व्यक्ति प्रति व्यक्ति युनिट चाहिँ करिब तीन हजारदेखि पाँच हजार युनिट तपाईँ नपुराइकन मध्य विकसित देश तपाईँ हुन सक्नुहुन्न अहिले भारतमा पनि पाँच सय मात्रै हो पाँच सय छ सय मात्रै हो भारतमा पनि धेरै पुगेको छैन तर विकसित भएर त्यसरी जाने हो भने अर्को पच्चिस तिस वर्षमा हामी आठ प्रतिशतले भन्छौँ नि त हामी आठ प्रतिशतले वृद्धि गर्छु भन्छौँ नि त भन्छ नेपालले नेपालको विद्युत नेपालमै खपत गर्न खोज्छ भने भारतले लगानी किन गर्छ विद्युत लगानी गर्दा भारतले लगानी गर्ने लगानी कर्ताले लगानी गर्ने लगानीकर्ता यहाँ किन लगानी गर्न आउँछ पैसा कमाउन आउने नै हो विद्युतमा लगानी गर्दाखेरि त्यसबाट नाफा हुन्छ भनेपछि लगानीकर्ता आउँछन् भारतीय मात्रै आउँछन् भन्ने छैन चाइनिज आउँछन् अथवा अमेरिकन आउँछन् अथवा कोरियन आउलान् जो आउलान् तर त्यो लगानी गरिसकेपछि नेपालको सिजन चाहिँ के छ भनेदेखि चाहिँ हामीलाई बर्खामा चाहिँ थुप्रै बिजुली हुन्छ पचासी हजार मेगावाट आउला जति छ त्यो अनुसारको आउँछ जाडोमा चाहिँ कम हुन्छ त्यसकारण समयअनुसार चाहिँ तपाईँको हुनसक्छ हामीले बर्खामा चाहिँ बिजुली बेच्न पर्ने स्थिति आउला जाडोमा चाहिँ किन्न पर्ने स्थिति आउला त्यो दृष्टिकोणले त्यो दृष्टिकोणले नेपालको आर्थिक विकासलाई हेर्नुपर्छ विद्युत विकासलाई हेर्नुपर्छ हामीसँग भुवन नेउपाने चितवनबाट हुनुहुन्छ भुवनजी नमस्कार नमस्कार हजुर छोटो भाइ भुवनजी नमस्कार हजुर जस्तो अहिले प्रकाश चन्द्र लोहनीज्यूले चाहिँ के भन्नुभयो भने म परराष्ट्र मन्त्री हुँदा मैले यस्तै यस्तै काम गरेको थिएँ त्यसपछि म रिप्लेस भइसकेपछि फेरि फेरि रोकियो जस्तै नेताहरूले दिने उत्तर यही नै आउँछ र कर्मचारी तन्त्रले पनि म सचिव हुँदा अथवा यस्तो हुँदाखेरि मैले यसरी फाइल अगाडि बढेको थिएँ तर राजनीतिक स्तरमा पुगेर नेताहरूको बिचमा गएर यसरी अड्कियो भने उहाँहरूको जहिले पनि एउटै उत्तर आउने गर्छ र मैले यसरी गरेको थिएँ तर यस्तो हुन सकेन भने आफू चाहिँ पानीमा पानीमाथि ओभान हुन खोज्ने र जनतालाई जहिले पनि एउटा भुल भुलाइएको स्थितिमा राख्ने निर्वाचित भएपछि पनि केही नगर्ने जस्तै उहाँको पार्टी अहिले सरकारमा पनि छ र लगभग एघार बाह्रजना त उहाँहरूको संसद पनि हुनुहुन्छ उहाँ नभए पनि उहाँहरूले पनि त एउटा परराष्ट्र नीति बनाउनको लागि ठोस पहल गरेर नेपाल र भारत बिचको जुन सीमा विवाद छ नि नेपालले माग्ने स्तरले होइन कि नेपाल र भारत भनेका दुईटा स्वतन्त्र मुलुकहरू हुन् यिनीहरूका राष्ट्र प्रमुखहरू चाहिँ आआफ्नो हैसियतमा रहेर आफ्ना जनता र देशको लागि एउटा सम्झि सम्झौता गर्नुपर्नेमा खालि नेपाल चाहिँ एउटा माग्ने तरिकाले मात्रै अरूले केही दिने तरिकाले मात्रै लागिरहेको छ त्यो चाहिँ गलत छ जस्तो लाग्छ तर उहाँले उहाँको सुनिल थापा चाहिँ अहिले भारतको भ्रमणमा हुनुहुन्छ उहाँको पार्टीले चाहिँ उहाँलाई नेपालका समस्याहरू समाधानको लागि सरकारलाई के पहल गर्छ र उहाँको व्यक्तिगत भूमिका पनि के रहनेछ हस् डाक्टर लोहनी अब हेर्नुहोस् तपाईँले तिमी भावना यसो गरे भने फेरि अरूले चाहिँ सबै मन्त्रीले यसै गरे भनेर जुन तपाईँले भन्नुभयो म नभएको कुरा भनिरहेको छैन म सत्र महिना परराष्ट्र मन्त्री हुँदाखेरि सत्र महिना परराष्ट्र मन्त्री हुँदाखेरि भारतसित हाम्रो सिमाना नियमन गर्ने भन्ने कुरामा सम्झौता भएको छ म त्यो परराष्ट्र मन्त्री हुँदाखेरि नेपालबाट कलकत्तासम्म नेपालका नदीबाट भारत कलकत्तासम्म जहाज चलाउन नेपालले पाउने र त्यसको लागि अध्ययन गर्ने भन्ने कुरा भएको छ म परराष्ट्र मन्त्री हुँदाखेरि नेपालले सबभन्दा सहुलियतपूर्ण ट्रिटी मेड इन नेपाल भनेर छाप लगाएपछि भारतमा निकासी गर्न पाउने सहुलियत त्यही बेला पाएको हो त्यही अन्तर्गत नै डाबर हिन्दुस्तान लिभर जस्ता कम्पनीहरू त्यो बेलामा आएका हुन् म परराष्ट्र मन्त्री भएको बेलामै नेपालले बंगलादेश जानको लागि झापाको काकर भित्ताबाट जान पाउने भन्ने सम्झौता त्यही बेलामा भएको हो यी कुराहरू त भएका कुरा हुने हुन् नि त हामीमा के छ भने एउटाले गरिसकेपछि त्यसलाई निरन्तरता दिने चाहिँ हाम्रो प्रवृत्ति छैन तर त्यसको मतलब आफूले गरेको कुरालाई चाहिँ गरे भनेर भन्दाखेरि त्यो अपराध त होइन नि लगभग हामी अन्त्यतिर पनि आइसक्यौँ तपाईँले भन्नुभयो विद्युत <clears throat> विद्युतलाई उपयोग गर्ने सन्दर्भमा हाम्रो सोचाइ योभन्दा अलिकति ठुलो हुनुपर्छ खुला हुनुपर्छ भन्ने कुरा गर्नु मलाई थोरै अन्त्यमा व्यापारको कुरा जोड्न मन लागेको अहिले पनि नेपाल चाहिँ दुई तिहाई व्यापार घाटा लगभग तपाईँको नेपालको समग्र छ अर्बको हारारीमा रहेको व्यापार घाटाको दुई तिहाई व्यापार घाटा नेपालको भारतसँग हुन्छ हामीले जुन आयात गर्छौँ जुन निर्यात गर्छौँ त्यसमा पनि दुई तिहाई सामान कच्चा पदार्थ भारतबाट आउँछ यो यसमा यो भ्रमणले केही काम गर्न सक्छ अब यसमा नेपालको तर्फबाट मैले खास कुनै दृष्टिकोण नेपालको तर्फबाट बनिराखेदेखि चाहिँ मैले नेपाल सरकारले भने चाहिँ मैले सुनेको छैन तर तपाईँले भनेको कुरो ठिक हो नेपालमा मैले हामी केटाकेटी हुँदाखेरि एउटा कविता कविले कविता भन्थे के तपाईँको जंगलको लकडी तराईको धान र तन्नेरीको ज्यान ओसार पोसार यहाँको मुख्य व्यापार जंगलको लकडी पनि छैन अहिले त तराईको धान पनि हामीले निर्यात गर्ने भन्दा आयातै गर्नुपट्टि लागिसक्यौँ अब यहाँको निर्यात भने ओसार पसार तन्नेरीको ज्यान ओसार पसार यहाँको मुख्य व्यापार भने जस्तो अब सबै गल्फमा मध्यपूर्वमा गएर तिनीहरूले पठाएको पैसाले चाहिँ यहाँ तपाईँको भारतीय माल सामान किनेर अनि चाहिँ डलरमा चाहिँ भारतलाई एक किसिमले अप्रत्यक्ष रूपबाट डलरमा सबै हामी चाहिँ भारतीय माल किनेर किनिराखेका छौँ र त्यो नेपालको जुन उपभोग बढेको छ त्यतिले गर्दाखेरि पनि तर त्यसलाई चाहिँ औद्योगिक विकासको रूपमा रूपान्तरण गर्न चाहिँ नेपालले सकिरहेको छैन अहिले यथार्थमा जसले गर्दाखेरि व्यापार घाटा बढेर गएको छ व्यापार घाटा बढेर गएको मात्र होइन कि तपाईँले हेर्नु हो भने हेर्नुहोस् उद्योगको सेयर उद्योगको सेयर राष्ट्रिय आयमा चाइनामा पैंतिस पर्सेन्ट छ थाइल्याण्डमा छब्बीस पर्सेन्ट छ उद्योगको सेयर राष्ट्रिय आयमा तपाईँको चाहिँ इन्डियामा पन्ध्र पर्सेन्ट छ नेपालमा दस वर्ष अगाडि दस पर्सेन्ट थियो अहिले अहिले आएर साढे पाँच पर्सेन्ट नेपालमा त औद्योगिकरण होइन औद्योगिक अगतिकरण भन्नुहोस् न औद्योगिकरण होइन कि अगतिकरण नेपालमा भइरहेको छ त्यसैले मान्छेले काम पाइरहेको छैन त्यस कारण यो समस्यालाई समाधान गर्नको लागि यो समस्यालाई समाधान गर्नको लागि भारतसित ठोक ठोस प्रस्ताव राखेर रा, नेपालबाट जाने माल <clears throat> त्यसको एउटा मात्र समाधान छैन थुप्रै छन् तपाईँको कारणहरू तर नेपालको एक्सपोर्ट कसरी बढाउनु त्यसमा तपाईँले सहयोग गरिदिनु पर्यो भनेर भन्नु पर्यो त्यो भन्नको लागि चाहिँ बिजुली निर्यात गरेर एक्सपोर्ट बढ्छ र त्यसबाट चाहिँ यो घाटा कम हुन्छ भन्ने त्यो सिद्धान्तमा चाहिँ म छैन किनभने बिजुली अर्पण टाइम चेन्ज अहिले बिहानको नौ बज्यो यस अर्पण साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा